त पर्यो नि त किन चाहियो त तिमीलाई कार्यक्रम भयो हामी बोलाइहाल्छौँ तिमीलाई होइन होइन नगर प्रमुखले शनिबार कतातिर हिँड्नुभयो होइन यसो चासो चाहिँ हामी चौबिस घन्टे हो तिमी शनिबार आइतबार के मतलब छ यहाँ सिसिटिभीमा क्यामेरा फिट गर्ने हो तिमीले मेरो गाडीमा नै त्यस्तो होइन नगर किन आक्रोश पोख्नुहुन्छ हजुर त्यस्तो होइन तिमी तिमी अलिकति लिमिटेसनमा बस्छ तिमी तिमीलाई मैले अब फिटेर ऊ गर्छु तिमीलाई टार्गेट बनाइरहेको छ होइन होइन टारेड होइन नगर पहुँची त्यस्तो होइन होइन हजुर कता जानु होइन उस्तो होइन होइन तिम्रो सबै कुरा मैले बुझाएको छु तिमी अलिक बढी भइरहेको छौ होइन तिम्रो इन्टेन्सन गलत हो शनिबार आइतबार तिमीलाई के मतलब छ मेरो काम कर्तव्य अधिकार तिमीले बुझाएको छौ चौबिस घन्टे हौ हामी सरकारका मान्छे सरकार प्रमुख हौ यहाँ खालि अब टेन्सन गराउने काम नगर्नु हेर मलाई रिस उठेर फोन गरे मैले तिमीलाई होइन त्यस्तो त्यस्तो नसोचि प्रमाण चाहिने होला मानिससँग कुरा गर्छौ यहाँ कसैलाई छुट कसै हिँड्छ के गर्छ अनि के गर्छौ तिमी कुरा गर्नुपर्छ नि ड्राइभरलाई किन फोन गर्छौ त कता हुनुहुन्छ भनेर हजुरको फोन लागेन नि त किन चाहियो कता हुनुहुन्छ यार हामी काममा हुन्छौँ केटाकेटी हौ तिमीले सम्झाउनु पर्छ हामीलाई काम कर्तव्य अधिकार छ यार होइन त्यस्तो हजुरले नसोचि बक्सियोस् नगरप्रमुखज्यू होइन सोची बक्सियोस् होइन तिमी अस्ति कहिलेदेखि यो कुरा कुरा गर्दैछौ के के के दुश्मनी छ तिमी र मेरो होइन के कुरा गरेर नगर प्रमुखजी भन्नु तँलाई तिमी तिमीलाई किन चाहियो तिमी ट्राफिङ गरेर हिँड्ने हो म कहाँ जाँदैछु के खाँदैछु कोसँग भेट्दैछु के मतलब छ तिमीलाई होइन हो त्यतिसँग त सरकार राखे होइन नगर प्रमुखज्यू होइन आफ्नो आफ्नो लिमिटेसनमा जिम्मेवारीमा बस्नु पर्यो तिमीहरू नै भनेको आज शनिबार कतै शनिबार यसो मेरो ड्राइभरलाई भनेको छु कहीँ नभन्नु कसैलाई हजुर हजुर सुरक्षा खतरा छ म साँझ बिहान कहाँ हिँड्छु के गर्छु हजुर हजुर होइन बिउलावालाले टार्गेट बनाइरहेछन् अरू के भयो भने के भने ल भन हो त्यो पनि हो नगरपुज्यू होइन अनि ठ्याक्क तपाईँले आइतबार के मतलब हो तिमीलाई होइन खडक सर आज दिनभरि कार्यक्रममा हिँडिरहेको छु के गरिरहेको छु म मेरो निजी काम गर्दैछु होइन होइन त्यो त होइन नै भनेको के आयो भने सुन न हजुर हो ठिक हो होइन अनि तपाईँ चाहिँ आज शनिबार यसो घुम्न निक्लिँदै हुनुहुन्छ भन्ने सूचना आयो होइन अनि त्यो त होइन होइन सूचना त्यो स्रोतले त्यो दिएपछि होइन सूचना दियो भन्न अनि ठ्याक्क तपाईँहरू यहाँ नगर खाना खाना बित्तिकै तपाईँहरू बाहिर निक्लिनुभयो होइन दुईजना मिजुहरू सबै कुरा बताउनु पर्छ होइन खाना खाइसकेपछि म त्यहाँ बाल भेला गरेर तिमीलाई थाहा छ गर्नुभयो होला नगर प्रमुखज्यू होइन मिजु र तपाईँ हिँड्नु सुन न खाने पानीमा म के अरे बाल भेला गरेर सिद्धाएर आउँदैछु हजुर हजुर शिविरमा बोलाइरहेको थिएँ खाने पानी शिविरमा त्यहाँ गइनँ हजुर म यता अहिले हँसुले आएको छु धेरै राम्रो अनि कहाँ जाँदैछन् के गर्दैछन् के मतलब हो तिमीलाई यार तिमी न्युज लेख्ने हो यस्तो नगर प्रमुखज्यू होइन स्रोतले सूचना दिएपछि साँच्चै सुरक्षा खतरा छ अनावश्यक तिमी चर्चा के अरे त्यो चासो नराख कार्यक्रमको कुरा हो भने मलाई कर्तव्य सिकाइराख्नु पर्दैन म यहाँ मौज मस्ती गर्नलाई नगर प्रमुख भएको होइन होइन होइन नगर प्रमुखज्यू <laughs> मैले त्यो त बुझाएको छु नि त नगर प्रमुखज्यू किन फोन गर्ने सरकार फोन गर हजुरको ठ्याक्कै कल हाने तपाईँको फोन लागेन होइन अनि मसँग दुईटा फोन छ चारवटा सिम चलिरहेको छ किन फोन लाग्दैन भनेको एउटा हजुरको एउटा नम्बर मात्रै मसँग छ नि त नगर प्रमुखज्यू जेसुकै होस् किन चाहियो तिमीलाई त नि म कहाँ जाँदैछु के गर्नु जति सूचना दिन्छ हामी त्यति लेख बस भयो त्यहाँभन्दा बढी नलेखौँ पाउँछु अनि किन लेख्ने होइन अनि सबै कुरा तिमीलाई बताउनु पर्छ बताउनुहोस् पनि त मैले कहाँ भने छु नगर पुग्छु सामान्य हिसाबले पनि हुन्छ नि त पाउँछु आक्रोशै पोख्नुपर्छ र सामान्य भनिरहेको छु मैले अहिले त अहिले त अघि तपाईँ धेरै आक्रोश भयो हेर्नुहोस् आक्रोश त पर्छ हजुर कहाँ जानुहुन्छ के गर्नुहुन्छ भन्ने चासो त हामीलाई पनि राख्छ नि जनप्रतिनिधि हो हजुर त केही चासो राख्नु पर्दैन तिमीहरूले हामीलाई कर्तव्य राख्नु पर्दैन होइन कर्तव्य सिकाउनु चाहिँ को लाग्यो नगर पाउँछु तिमीहरू सिकाउँदैछौ त कहाँ जानु मैले के सिकाएँ ल तपाईँलाई भन्नुहोस् त ल यत्रो आक्रोश किन पोख्नुहुन्छ म माथि होइन तपाईँ त सार्वजनिक मान्छे हो एउटा के गर्नुभयो भन्ने कुरा त हामीले चाहिँ निगरानी अलिकति चासो चाहिँ दिइराख्नु पर्यो नि त निगरानी भन्नु खोजे होइन चासो दिनु दिनु पनि त पर्यो त तिम्रो कामै त्यही हो भाइ हजुर हजुर अनि आज सार्वजनिक विधाको दिन नगर प्रमुख कति कति कार्यक्रममा भ्याउनु भयो कहाँ कहाँ पुग्नु भयो हजुर हजुर चौबिस घन्टे भएपछि के थाहा हुन्थ्यो हजुर हाम्रो त होसै छैन हाम्रो काम गर्दा थाहै छैन सरकारले सिकाउनु पर्छ हामीलाई हुने कुरा गर्नुपर्छ नि